समय अभावका कारण पिपलधाराको खानेपानी समस्या सम्बन्धी रिपोर्टमा त्यहाँका दलितद्वारा आलोचित पिपलधारा तिनका खिमबहादुर महतको प्रतिक्रिया राख्न सकेनौ यसर्थ आगामी हप्ताहरूमा उहाँको प्रतिक्रिया राख्नेछौँ भन्दै अब सुनौ खोज खबर र गीत सङ्गीतको सङ्गालो जीवनको गोरेटो उहाँले पनि सोचिदिनँ कि यस्तो गर्नुहुन्छ होला उहाँले मलाई यत्तिकैमा छोडेर जानुहुन्छ होला भनेर म कहिले पनि सपना होइन सोचिदिनँ उनी थिइन् बाइस वर्षको उमेरमा श्रीमान गुमाएर सेतो पहिरनमा क्रियाक्रमको कुनोमा बसिरहेकी गीता परियार यही असार सोह्र गतेका दिन गुल्मीको खर्ज्याङमा उहाँका श्रीमान सुदीप परियार विष सेवन गरी आत्महत्या गर्नुभयो विवाह गरेदेखि डेरामा बसिरहेकी यी गीता परियार यति बेला श्रीमानको क्रियाक्रम गर्ने खर्च समेत नभएर बिचलीमा पर्नु परिरहेको छ अब मैले के गर्न तिर्ने हो छोरीलाई पढाउने हो कि सम्पत्ति छ घर छ त्यस यहाँ बसेर मजदुर गरेर काम गर्ने पनि छैन उहाँका सपरिवार डेरामा बस्छन् उहाँहरूको घर अर्खाँचीको चिदिका गाविस वडा नम्बर दुईमा हो उहाँहरूको कथाभित्र कथा लुकेको छ बाबुले सानैमा छोडेर अन्यत्री जानुभयो अहिलेसम्म बेपत्ता हुनुहुन्छ बाबु बेपत्ता भएपछि आमाले पनि छाडेर भारततिर जानुभयो ससाना छोराछोरीहरू अर्केको मेलापात गिटी कुटेर जीविका चलाउँदै आएका थिए तर दुर्भाग्य केही गरुला भन्दा भन्दै एक्कासी सुदीप परियारले सोह्र गतिका दिन सौर्य खोलामा आत्महत्या गर्नुभयो त्यसपछि यो परिवारमा बिचल्ली आयो न बाँच्छ छ न खाने घाँस क्रिया खर्च चलाउने केही भएन भनेपछि यहाँका स्थानीयवासीले बोलाएपछि हामी आज यहाँ यस परिवारको जीवनको गोरेटो आइपुगेका छौँ बाइस वर्षको उमेरमा श्रीमानको क्रियाक्रम गरिरहेकी गीता परियारसँग कुरा गर्नु पूर्व हामीलाई उहाँको उद्धारका लागि यहाँसम्म बोलाउनु हुने स्थानीय समाजसेवी महिला सीता भण्डारीसँग थोरै कुराकानी गर्न चाहन्छौँ यहाँको अवस्था बारे बताइदिनुहोस् न हजुर यहाँको अवस्था नाजुक अवस्था छ आज श्रीमानले पालन पोषण गर्ने बेलामा उनी चटक्कै छोडेर गए चार वर्ष कि बच्चा छिन् उनलाई अब क्रिया खर्च गर्ने कसले हो उनको जीविका निर्वाह गर्ने कसरी हो उनी अब क्रिया खर्चबाट उम्किने कसरी हो सक्ने समाजसेवीहरू सबैले उनको लागि दया गर्नुहुन्छ भन्ने म एउटा समाजसेवी बोलिरहेकी छु यी सुदीप परियार र गीता परियारको बस्ने घरवास नभएपछि गत पाँच छ वर्ष अघिदेखि डेरामा राख्नुहुने बद्री घिमिरजी हुनुहुन्छ दया जागेर नै यसरी राख्नु हो यिनीहरूको अलिकति संवेदनशील परिस्थिति र आय आर्जनका अवस्थाहरू पनि केही नदेखिएको र एउटा सामाजिक नाताले विश्वका सबै परिवार त एउटै हुन्छन् भने हामी समाजमा रहेका परिवारहरू एउटै हो यस दृष्टिकोणले हाम्रो जुन हिन्दू परम्परा अनुसार अरूको घरमा क्रिया गर्न हुँदैन भन्ने मान्यतालाई चिर्दै हामीले आफ्नो घरमा क्रिया गर्न दिएका छौँ र यिनीहरूप्रति हाम्रो जुन सकारात्मक सोच छ यो सोचाइलाई मिडियाबाट हाम्रो प्रेमजी मार्फत यहाँ आएर जुन कार्यक्रमहरू प्रसारण गरिँदैछ सुन्नुहुने सम्पूर्ण श्रोताहरूबाट यिनीहरूको लागि केही सहयोग हुन सक्छ भने सहयोग गर्न सबैले सक्नुहुन्छ अहिले एकदम र बाइस वर्षीय सुदीप परियार आत्महत्या गरेको भन्ने सम्बन्धमा यसको आधिकारिक पुष्टाइका लागि हामी खर्ज्याङ अस्थायी प्रहरी चौकीका इन्चार्ज इन्द्रबहादुर अधिकारीसँग कुराकानी गर्न चाहन्छौँ सुदीप परियार सोह्र गते जुन विष सेवन गरेर मृत्यु भएको भन्ने कुरा हो हो हामी स्थानीय व्यक्तिहरूले खबर गरे पश्चात हामी घटनास्थलमा पुगेका थियौँ त्यहाँ उनी औषधि सेवन गरिसकेका रहेछन् उनी एकदम छटपटिरहेको अवस्थामा हामीले फेला पारेको तिर्को नजिकैमा बुलेट लेखेको औषधि त्यहाँ घटनास्थलमा पाएको हामीले हस् धन्यवाद थ्याङ्क यू गुल्मीकै खर्ज्याङ गाविस वडा नम्बर चारमा जन्मिनु भएकी गीता परियार आजभन्दा आठ वर्ष अघि पन्ध्र वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनु भएको थियो विवाह बन्धनमा बाँधिएपछि सुदीप परियारले उहाँलाई डेरामा राख्नुभयो डेरामा बस्दा बस्दै कमाएर केही गरुला सुख सुविधा दिउँला भन्दा भन्दै उहाँले एक्कासी त्यसरी आत्महत्या गर्नुभयो अहिले बाइस वर्षको उमेरमा काखमा सानी छोरीका साथ क्रियाक्रममा बसिरहनु भएकी उनै गीता परियारको पीडा वेदना हामी पस्किन चाहन्छौँ त्यस दिन तपाईँको श्रीमान जानुभयो केही कुरा कुराकानी भएको थियो म अहिले जान्छु साँझ आउँछु भात पकाएर राखेँ भन्दै जानु भएको हो अनि अरू चाहिँ केही पनि भएको होइन त्यसपछि साँझ एकैचोटि सवा चार बजेतिर चाहिँ बिस खानु भएको छ खरिङसम्म आइज भन्नुभयो मलाई त्यसपछि हात हात समात्नु भएको छ खानु भएको छैन केही पनि भएको छैन भने सबैले होला त नि भने अनि सन्धिकर्काको जी पाएर अनि लिएर जानुभयो मैले भने के ल जिप लिएर जानुहुन्छ बाइकमा पनि आउनुहुन्छ होइन र अड्डिनु सक्नुहुन्छ के अरे भने मैले त्यसपछि मैले चिच्याएँ रोएँ तर मेरो कुरो कसैले पनि सुनेन त्यहाँबाट जिप लिएर जानुभयो तर एकैचोटि लिएर आउनुभयो त्यसपछि म त कुर्दै हेर्न गएँ बस्नु भएको छ भनेर हेर्न गएको थिएँ तर उहाँ हुनुहुन्थेन यो दुनियाँ छोडेर गइसक्नु भएको रहेछ म धेरै रोएँ चाहेँ तर उहाँले मलाई कहिले पनि मलाई आफ्नो भन्नु भएन उहाँले छोरीलाई पनि सम्झनु भएन वास्तवमा श्रीमान श्रीमती बीच झै झगडा हुने त्यस्तो भयो भने मान्छेहरूले आत्महत्या गर्ने कुटपिट र एक्लै अर्काको हत्या समेत गर्ने गरेका छन् जस्तो यसै हप्ता गुल्मीको पल्लीकोट वडा नम्बर दुईमा श्रीमानले श्रीमतीको हत्या गरे दाउरू प्रार गरेर त्यसै गरेर केही दिन अघि सिमीचोरमा पनि एउटा त्यस्तै घटना घट्यो श्रीमानले श्रीमतीको हत्या गरेर आफू आत्महत्या गरे घरमै त्यस्तो खालको पनि हुन्छ कति तपाईँहरूमा त्यस्तो खालको केही थियो कि केही पनि भएको थिएन चोटि रोइचिया जानुभयो एक महिना जति घर जानु भएको थियो त्यसपछि घर गएपछि पनि अब सधैँ सँगै काम गर्ने हाँसी मुख कहिले पनि झगडा गर्नु भएन कि अन्तिमै रहेछ र अनि त्यस्तो कहिले पनि नराम्रो सोच्नु भएन कि म मर्ने भने त सपना पनि सोच्नु भएको थिएन भनेपछि अहिले खर्च उठाउने केही छैन केही छैन रकम पनि छैन मैले त लास लिएर आउँदा पनि कसैले एक रुपियाँ केही गरेन नि यति दाइनो आएको भए के हुन्थ्यो थाहा छैन यति दाइनो आउनु भएको भए मेरो जीवनको लास उही कुहिन्थ्यो मलाई कोही छैनन् कतिवटा होला पनि छैन माइत पनि म कति अटाउँछु र माइत पनि हाम्रो जात मिल्दैन म चाहिँ गएर माइत चाहिँ नेपाली हो यहाँ चाहिँ परिवार नेपाली र परिवार दुवै दलित हो त्यसमा पनि विभेद छ है विभेद हुन्छ के गर्नु सर पस्न दिन्नन् घरभित्र बोल्न दिन्न अरू चाहिँ भित्र आएर बस्दा मैले चाहिँ दैलाबाट हेर्नुपर्छ त्यस्तो हुन नहुनु पनि दलित दलित त होइन र हुन नपर्ने तर चाहिँ उपल्लो जातलाई हामीलाई भित्र बोल्न दिएनस् भनेर तर यता तल्लो तल्लो जातमा पनि भित्र बस्न दिँदैन मलाई नि रहर हुन्छ सर आमा बाबाको को कहाँ बसेर खाउला भन्ने त्यही पनि छैन अब म के गरौँ मुटु उस्तै धड्कन उस्तै धरती उस्तै आकाश उस्तै चोट उस्तै रगत उस्तै आखिर मान्छे मान्छेमा के नै फरक छ र 皱纹。 भयो श्रोता हाम्रो देशमा यो जातीय विभेद दलित दलित भित्र यस्तो चरम जातीय छुवाछुत र विभेद छ भनेपछि झन् सदिउदेखि फ्राकिलो ग्याप रहेको अन्य समुदायसँग कति गाह्रो होला उहाँ नेपाली थरकी दलित हुनुहुन्छ र उहाँका श्रीमान परियार थरका दलित हुनुहुन्छ र पनि उहाँलाई माइतीमा गएर भित्र गएर आमासँग बस्ने मौका मिल्दैन दिँदैनन् घृणा गर्छन् बहिष्कार गर्छन् त्यही भोगिरहनु भएको छ गीता परिवारले अहिले त तपाईँ आफ्नो श्रीमानको क्रियाक्रम अर्कैको घरमा बसेर गरिरहनु भएको छ उम्केर पनि आफ्नो घर जाने ठाउँ कतै छैन है तपाईँको आफ्नो घर पनि छैन त्यस्तै हो सर एउटी छोरीलाई लिएर कहाँ जाउँ उहाँले यस्तो गराएर मलाई लिएर यस्तो भयो Bye. तपाईँ कति वर्ष कि हुनुहुन्थ्यो उहाँसँग प्रेम गर्दाखेरि <laughs> म चाहिँ पन्ध्र वर्षको थिएँ किन सानैमा विवाह गर्नुभयो खै कुनै ताई भएन सर यहाँ नाच्दा खाना भन्दै आइयो दुइटा सँगै भएर आइयो त्यसपछि मलाई नराम्रो आरोप लाए म त्यस्तो नराम्रो कसँग केही पनि गरिदिनँ मलाई त्यस्तो आरोप लाएर त्यहाँबाट मलाई <laughs> उहाँले चाहिँ अनि म चाहिँ पानी आइरहेको थियो म घर पर्खिरहेको थिएँ उहाँले भन्नुभयो त्यस्तो नराम्रो गलत गर्ने छैन तिमी चाहिँ चोरी मान्छे हौ माइत घर बस्नु पर्दैन कसैसँग तिम्रो विवाह पनि हुन्न <laughs> जे भव मैले सुख दिन्छु दुःख दिन्न कहिले रुन पार्दिनँ भनेर चाहिँ म भित्रेको छ <laughs> नै दिनको झा झा